कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज अजर अमर गीतहरूमा यहाँलाई हार्दिक स्वागत छ प्रस्तोता प्रकाश सामी प्राविधिक मित्र सशिन्द्र गौतम नेपथ्यका सहयोगी सुफल काफ्लेका साथमा आजको अजर अमर गीतको पर्दा खोल्दैछौ यो दशैं सम्बन्धी गीत यो शुभकामना सन्दर्भको गीत श्रेष्ठको स्वर अम्बर गुरूङको संगीत रत्न शमशेर थापाको शब्दबाट साँचोको स्वर रत्न शमशेर थापाको शब्द अम्बर गुरुङको संगीतमा अमर गुरूङ नेपाली संगीत आकाशमा पहिलो पटक भारतीय चलचित्रकी गायिका स्वर सम्राज्ञी लता मंगेशकरलाई गीत गाउन लगाउन पाउने संगीतकारमध्ये हुनुहुन्थ्यो मेरो देश नामक त्यस फिल्ममा अम्बर गुरूङले लता मंगेशकरलाई गायनमा चुन्नु भएको थियो तर प्राविधिक कारणवश मेरो देशका केही गीतहरू रेकर्ड हुँदाहुँदै फिल्मको काम रोकिएको हुनाले लता मंगेशकरले दोस्रो नेपाली फिल्म मेरो देशमा गीत गाउन पाएनन् यद्यपि उनले पहिलो नेपाली फिल्म माइती घरमा जयदेवको संगीतमा गीत गाइसकेकी थिइन् अमर गुरूङको यो प्रयास त्यति बेला अधुरै अपुरै रहे पनि पछि पनि यो कोशिश निकै चल्यो तर लता मंगेशकरलाई नेपाली फिल्ममा गाउन लगाउने कोशिश पूरा भएन आजको अजरामर गीतहरूमा यो चर्चासँगै हामीलाई शुभेच्छाहरू पठाउनु भएको छ पेमा लामा लोकेन्द्र विष्ट प्रकाश दाहाल र अन्य थुप्रैले हाम्रो फेसबुकमा यो कुरा उल्लेख गर्नुभएको छ भने लोकेन्द्र विष्टजीले लेख्नुभएको छ संजोगले काठमाडौँमा छु इन्टरनेटमा होइन रेडियो सेटमा सुन्नेछु प्रकाश सरलाई पन्ध्र वर्षपछि भनेर लेख्नुभएको छ भने सूरज थापा मगरले बधाई छ भनेर लेख्नुभएको छ त्यसै गरिकन हेमन्त राज काफले नेपालगंजबाट सुन्दैछु भनेर लेख्नु भएको छ अब अम्बर गुरूङकै संगीतमा हरिभक्त कटवालको शब्दमा निर्मला श्रेष्ठको स्वर निर्मला श्रेष्ठको स्वर अम्बर गुरूङको संगीत हरिभगत कटवालको शब्दमा निर्मला श्रेष्ठ नेपाली संगीत आकाशमा गायन परम्परामा एउटै परिवारबाट आएकी दिदी उर्मिला श्रेष्ठसँगै एउटा सांगीतिक समूहसँग आबद्ध थिइन् र त्यो समूहबाट उनी अलग भएर पछि नेपाल प्रज्ञा प्रतिष्ठानमा गायक कलाकारका रूपमा आबद्ध भए र हाल निर्मला श्रेष्ठ निकै लामो समयदेखि प्रवासमा पलायन हुनुहुन्छ थाहा भए अनुसार उहाँ अमेरिकामा निकै लोकप्रिय सांगीतिक समूहहरूमा भजन धार्मिक सभा संगतमा गायनमा साथ दिने गर्नुहुन्छ निर्मला श्रेष्ठको गायनमा पुनर्गमन होस् भन्ने कामना सहित यो गीत हामीले पेश गर्यौं आजको अजर अमर गीतहरूमा आजको अजर अमर गीतहरूमा दशैंका गीतका बारे कुरा गर्दा विशेष गरेर मित्र सेनले गाएको गीतबाट हाम्रो दशैंका गीतहरू शुरू हुन्छन् त्यसै गरिकन नारायण गोपालले गुलाको भजन जुन काठमाडौँका पुराना नेवारहरूले खी बाजा बजाएर स्वयम्भूको उकालो चढ़ेर बजाउने गोलाको जुन भजनमा आधारित एकांशा ठट्टैमा यो वैंस जान लाग्यो गीत बनाए र यसो पनि भनिन्छ यो ठट्टैमा बनेको गीतका लागि सात भन्दा लामो फरमाइस आएको थियो रेडियो नेपालमा त्यसैले गर्दा यो एकांक्षा नारायण गोपालका लागि मात्र होइन गीतकार रत्न शमशेर थापाका लागि पनि एउटा यादगार गीत बनेको थियो आज नारायण गोपालको साह्रै कम बज्ने गीत बज्दा पनि हामीले ध्यान नदिएको एउटा गीत यहाँ प्रस्तुत गर्न चाहन्छु अजर अमर गीत संगीतको यो तेस्रो श्रृंखलामा अरू पर नो रैतीहरूमा सिप बढ़ो भने देशको नसिब खुल्छ तेरे गान मरम स्वाभिमानी भई हिँड्नु तान चलाउ सहुलियतमा डाक्टर बन्ने सुवर्ण अवसर चीनको सरकारी इचुन र गनान विश्वविद्यालयले गएको दस वर्षदेखि क्रमशः रू तेह्र र पन्ध्र लाखमै अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त एमबीबीएस कोर्स अध्ययन गराइरहेकोले विज्ञान विषय लिई कक्षा बाह्र वा सो सरह अथवा एचए कोर्समा कम्तीमा पचास प्रतिशत अङ्क ल्याई उत्तीर्ण गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला विश्वविद्यालयका विशेषताहरू विश्व स्वास्थ्य संगठन तथा नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त विशेष छात्रवृत्तिको व्यवस्था साथै उत्पादित जनशक्ति नेपालका चर्चित अस्पतालहरूमा कार्यरत चौबिस घण्टा सेवाका लागि स्पिड इन्टरनेशनल प्राली पुतली सड़क काठमाडौँ फोन शून्य एक चौवालिस पैंतालिस सात सय बाह्र चौवालिस पैंतालिस सात सय तेह्र के तपाईँ सौराहा वा पोखरा जाँदै हुनुहुन्छ साथै जापानिज तथा चाइनिज परिकारको स्वाद पनि लिन चाहनुहुन्छ चितवनको सौराहा तथा पोखराको ममतारो रेस्टुरेन्टमा आउनुहोस् जहाँ जापानमा काम गरी अनुभव प्राप्त सेफ्टोद्वारा जापानिज तथा चाइनिज खानेकुराका परिकार बनाइन्छ पैसाको चिन्तै लिनु पर्दैन सस्तो मूल्यमा स्वस्थकर खानेकुराका लागि ममतारो रेस्टुरेन्ट सम्पर्क चितवन सौराहा गैराचोक फोन शून्य छपन्न पाँच असी चार सय बयानब्बे पोखरा लेक साइड फोन शून्य एकसठी चार चौसठी एक सय चौतिस Yala peak college of business management Tinkune Gairigaun Kathmandu Lincoln university मलेसियाबाट सम्बन्धन प्राप्त यस Yala peak college of business management Tinkune गैरी गाउँमा बिएचएम र एमबीए कोर्समा अध्ययन गर्नका लागि छिट्टै सम्पर्क गर्नुहोला सिट सीमित छ थप जानकारीका लागि Yala peak college of business management Tinkune Gairigaun Kathmandu phone शून्य एक चार एघार बाइस छपन्न चार एघार बाइस छपन्न नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने उद्देश्यले नेपाल उद्योग परिसंघको अगुवाईमा सेन्ट्रिक अस्ट्रिया इन्टरनेशनल र विश्व परिदृश्य वकालत मञ्चको संयुक्त प्रस्तुति कार्यक्रम हाम्रो उत्पादनको विश्व बजार उज्यालो नाइन्टी नेटवर्क काठमाडौँबाट प्रत्येक बुधबार बेलुका सात तिस बजेदेखि आठ बजेसम्म कार्यक्रम हाम्रो उत्पादनको विश्व बजार सीधा कुरा प्रष्ट विचार उज्यालो 90 नेटवर्क कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज अजर अमर गीतहरूमा यहाँलाई पुनः स्वागत छ यो प्रचार सामग्री भन्दा अगाडि हामीले सुन्यौं नारायण गोपालको एउटा कालजय गीत जुन गीतका बारेमा हामी धेरै कम चर्चा गर्छौं कम सन्दर्भ जोड्छौं यो एउटा गीत नाटक धनेबाट लिइएको हो यो गीतका लागि हार्दिक आभार व्यक्त गर्दछौं अब नेपाली संगीत आकाशमा गायिकाको कुरा गर्दा हामीसँग धेरै गायिकाहरू नेपाली संगीत आकाशमा आफ्नै पारिवारिक पृष्ठभूमिबाट गायनमा आएका देखिन्छन् उस्ताद भैरबहादुर थापाका छोरीहरू भुवन चन्द शान्ति थापा संगीता साक्य त्यसै गरिकन भैरवार थापाका भान्जी तारादेवी देवी सुभद्रा देवी यसरी गायनमा आएका छन् भने कैयन गायिकाहरू आफ्ना दाजु वा पतिका कारणले संगीत जगतमा आएका छन् तर केही विशिष्ट शैलीका गायिकाहरू भारतको पश्चिम बंगालबाट आएका छन् र पश्चिम बंगालबाट आएका प्राय गायिकाहरू कोलकाताको शान्ति निकेतनमा अध्ययन गरेर आएका पनि छन् विशेष गरेर रविन्द्र संगीतबाट प्रभावित देखिन्छन् रविन्द्र संगीतकै कुरा गर्दा बंगाली परिवारमै जन्मे हुर्केकी गायिका नुपुर भट्टाचार्यको प्रसंग आउँछ नुपुर भट्टाचार्य रविन्द्र संगीत गाएरै गायनमा आएकी हुन् र उनको गायन यसकारण पनि लोकप्रिय मानियो उनको गायनमा रविन्द्र संगीत सरल रूपमा देखिन्छ यहाँ प्रस्तुत छ अजर अमर गीतहरूमा नुपुर भट्टाचार्यको यो स्वर यो कसरी She रे गीत तिमीलाई सम्झेर नुपुर भट्टाचार्यले बाहेक धेरै अरू गीतहरू पनि गाएका छन् विशेष गरेर शिवशंकरको संगीतमा राममणि रिसालको शब्दमा त्यसै गरी कननातिकाजीको संगीतमा गोपाल युञ्जनको संगीतमा तर संग्रहणका लागि हामीसँग आज यही एउटा गीत उपलब्ध भएको हुनाले यहाँ पेश गर्यौं नुपुर भट्टाचार्यको परिवार नै सांगीतिक मानिन्छ उनकी छोरी पनि गायिका उनका पिता पनि गायनमा र उनी स्वयं पनि गायनमा सक्रिय गत हप्ता चर्चा गरेका भक्तपुरका चर्चित गायक संगीतकार नगेन्द्र हाडा जसको कारणले मदन कृष्ण श्रेष्ठ गायनमा आए जसको कारणले नारायणघाटका रामप्रसाद श्रेष्ठ चर्चित गायक प्रसाद श्रेष्ठ भए तिनै नगेन्द्र हाडा को देहावसान हुँदा पनि नेपाली छापा अखबारले केही लेखेनन् भनेर पशुपति मुनकर्मीजीले गुनासो व्यक्त गर्नुभयो सुरेश अवालेजीले पीड़ा पोख्नुभयो आज नगेन्द्र हाडाको शब्द संगीतमा यो स्वर नगेन्द्र हाडाकै माया कसको अनलिमिटेड कुरा अनलिमिटेड माया यस पर्वमा रु दुई सयमा अनलिमिटेड कुरा र माया कसरी यस पर्वमा स्मार्ट सेलको रु दुई सयको रिचार्ज कार्ड प्रयोग गरी अनलिमिटेड टक टाइम पाइ अनलिमिटेड कुरा गरी अनलिमिटेड माया बाँडौ सेवा एवं विस्तृत जानकारीको लागि चार दुई चार आठमा कल गर्नुहोस् तपाईँको संसार हाम्रो संसार स्मार्ट सेलसँग आउनुहोस् अवश्य पब्लिकले पुर्याउँछ तपाईँलाई Japan study and work in Japan admission open for April session तपाईँले चाहे अनुसारको जापानको जुनसुकै सहरका कलेजमा पढ्ने र पार्ट टाइम जबको ग्यारेन्टी थप जानकारीका लागि सी पब्लिक एकाडेमी लेखनाथ मार्ग ठमेल पिपल बोर्ड सँगै फोन शून्य एक चौवालिस बिस पाँच सय सैतिस चौवालिस बिस पाँच सय सैतिस सुविसुको इन्टरनेट जब तपाईँको साथमा छ थुप्रै फन एक साथ छ हो यो हाम्रो आफ्नै समृद्धिको आधार नै शान्ति हो न्यायपूर्ण र समतामूलक समाज निर्माणमा शान्ति अनिवार्य छ शान्ति निर्माण र शान्ति प्रवर्धनको लागि सहजीकरण गर्नु हाम्रो पहल हुनेछ रेडियो पत्रिका शान्ति वार्ता कार्यक्रम शान्ति वार्ता हरेक बिहिबार बिहान साढे सात बजेदेखि आठ बजेसम्म उज्यालो नाइन्टी नेटवर्कमा सीधा कुरा प्रष्ट विचार उज्यालो नाइन्टी नेटवर्क कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज अजर अमर गीतहरूमा आज यहाँले सुन्नुभएका गीतहरूमध्ये स्वर सम्राट नारायण गोपालको गीतका बारेमा हाम्रो फेसबुक र ट्विटरमा धेरै प्रतिक्रिया आएका छन् अशोक राज साकेले लेख्नुभयो तान चलाउनु चर्खा काट्नु होइन नारायण गोपालका यस्ता राम्रा गीत किन रेड नेपालमा कहिले बजेको सुनिन भनेर लेख्नु भएको छ अशोकजी यस्ता गीतहरू कालजयी भएर पनि लोप भएका कारणले नै हामीले यो कार्यक्रमको परिकल्पना गरेका हौं विश्वास छ यो तपाईँहरूको स्नेहका कारण यस्ता हराएका धेरै गीतहरू हामी खोज्न सक्नेछौ जस्तो लाग्छ त्यसै गरिकन राज श्रेष्ठजीले सोही गीतका बारेमा हाम्रो फेसबुकमा लेख्नुभएको छ उज्यालो नारायण गोपालको यो गीतले भनेको भन्दा सबै नै उल्टो पो भइसकेछ अहिले अहिलेको युगमा रेडियो नेपालको उद्योग कार्यक्रमको शीर्षक गीतको रूपमा यो गीत बज्थ्यो सम्झना छ मलाई भनेर लेख्नु भएको छ त्यसै गरिकन विक्रम महतजीले पनि दशैंको शुभकामनासहित आफ्नो विचार राख्नुभएको छ भने सुरेश अवालजीले पनि यो गीत सुनेपछि आफूलाई रेड नेपालको घरेलु कार्यक्रम याद आयो भनेर लेख्नुभएको छ भने किरण लक्ष्मीजीले धेरै समयपछि नुपुर भट्टाचार्यको गीत सुन्न पाएकोमा आफ्नो बाल्यकाल याद आयो भनेर लेख्नुभएको छ नगेन्द्र हाडाजीले नगेन्द्र हाडाजीको स्वर सुनेर प्राध्यापक डाक्टर सनत कुमार बस्तीले लेख्नुभएको छ कस्तो कारुणिक स्वर आजको अजर अमर गीतहरूमा अब अर्को गीत राख्न चाहन्छु यो गीत गायिकाले गाउनुभएको लगभग लगभग एउटै गीत हो र यो गायिका पनि धरानको ठूलो सांगीतिक परिवारलाई प्रतिनिधित्व गर्ने गायिका हो इन्दिरा मास्के त्यसै गरिकन पछिल्लो पुस्ताका मथुरा प्रधान अनि त्यसै गरिकन राधा श्रेष्ठ जस्ता थुप्रै पंक्तिबद्ध गायिकाहरूको भीड़मा यी गायिकाको नाम पनि स्मरणीय मानिन्छ राधा मानन्दर राधा मानन्दरले गोविन्द विकलको शब्द दीप श्रेष्ठको संगीतमा गाएको यो गीत एउटै गीतका कारणले उनलाई नेपाली संगीतका भावकहरूले जीवनकालसम्म सम्झिरहन्छन् हर रात मेरा निधहरू चिसो बतासले उडाइलान्छ राधा मानन्दरको स्वर श्रेष्ठको संगीतमा गोविन्द कटवालको शब्दमा मैले भूलवश गोविन्द विकल भन्न पुगेछु यसलाई सच्याइदिनु भएकोमा गीतकार श्री पुरुष ढकाललाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु गोविन्द कटवाल जो हाम्रा माझ अब हुनुहुन्न केही वर्ष अगाडि उहाँ पनि बित्नुभयो गायिका राधा मानन्दर पनि लामो समय अस्वस्थ भएपछि करिब पाँच वर्ष अगाडि उहाँको पनि देहावसान भइसकेको छ राधा मानन्दरकी बहिनी जो गायिका हुनुहुन्छ मथुरा प्रधान उहाँ अझै पनि गायनमै सम्बद्ध हुनुहुन्छ हामीले प्रतिनिधित्व गर्यौं एउटा पीढ़ीलाई गायिका राधा मानन्दलाई अजर अमर गीतहरूका बारे यहाँलाई लागेको कुरा केही लेख्न चाहनुहुन्छ भने हाम्रो ट्विटर ह्याण्डलमा पनि केही उल्लेख मेन्सन गर्न सक्नुहुनेछ यो जेवाई एएलओ उज्यालोमा या त मेरो फेसबुकमा पनि तपाईँले केही लेख्न सक्नुहुन्छ पीआरएकेएसएस प्रकाश एसएवाईएमआई साइमी प्रकाश साइमीमा पनि यहाँले केही लेख्न सक्नुहुनेछ फेसबुक मार्फत पनि तपाईँहरू के राख्न चाहनुहुन्छ भने मेरो फेसबुकमा भर्खरै यहाँ एकजना लेख्नुभएको छ मित्र गुप्ता तमुजीले अमर गुरूङको गीत सुन्न मन लागेको छ भनेर आजको कार्यक्रममा अमर गुरूङको गीत हाम्रो चयनमा नपरेको हुनाले क्षमा चाहन्छौ भोलि अवश्य पनि तपाईँको चयनलाई प्राथमिकता दिने नै छौं अजर अमर गीतहरूको यो अर्को श्रृंखलामा एउटा गीत राख्न चाहन्छु यो गीत जसले नेपाली गायन परम्परामा अत्याधुनिक शैलीको गायनलाई भित्र आयो र त्यति बेलाको चलन चल्तीमा ट्विस्ट सङ भनिए पनि यो नै नेपाली संगीत आकाशमा पप गायनको शैलीको शुरूआत मानिन्छ कुमार बस्नेतको स्वर संगीतमा बबी पन्तको शब्द यो जोबन तिमीलाई दिउँला मायाले माया साथी लिउँला मायाले माया साथी लिउँला धरती किरानी तिम्रो जवानी दुला यो जोबन तिमीलाई दिउँला मायाले माया साथी लिउँला मायाले माया साथी लिउँला जीवनको एउटै आश छु यो दिलमा तिम्रो प्यार छु जीवनको एउटै आश छ रसिलो प्यारेको मधुरो छायामा बाँच्न देऊ मलाई धुला यो जो तिमीलाई धुला मायाले माया साथी लिऊ मायाले माया साथी जति कि रानी तिम्रो जवानी दिउला यो जो पनि तिमीलाई दिउला यो जो पनि तिमीलाई दिउला मैले रोजेको तिमी पक्रेको फुल हो तिम्रो जवानी जीवनमा मैले रोजेको तिमी पक्रेको फुल हो तिम्रो जवानी दिलको धडकन एकै बनाई नछोड मलाई दुला यो जब तिमीलाई दिउला मायाले माया साथी दुला मायाले माया साथी दुला दटेकी रानी तिम्रो जवानी यो जब तिमीलाई दिउ कुमार बस्नेतको यो सुर यो गीतलाई गत हप्ता काठमाडौँमा भएको भीम तुलादरको एल्बम विमोचनमा पनि गीतकार श्रीपुरुष ढकालले याद गर्नुभएको थियो पप गायनको शुरूआत गर्ने गायक कुमार बस्नेतको प्रसंग शुरू गर्दा यद्यपि शरण प्रधानले नारायण गोपालले गाउनुभएको मलाई माफ गरिदेऊलाई पहिलो पप गीत मान्नुपर्छ भनेर सारङ्गी पत्रिकामा उल्लेख गर्नुभएको छ भने कतिपय कलाकारले नारायण गोपालको भुव मलाई नछेकलाई पनि पप गीतको शैली मानिएको पाइन्छ तर नारायण गोपाल प्रेमध्वज प्रधानको भन्दा फरक शैलीको गायनमा कुमार बस्नेत दिउला यो जौवन तिमीलाई दिउँलामा आएपछि नै पप गायनको एउटा लहर चलेको मानिन्छ आज यिनै जानकारीसँगै अजर अमर गीतको यो श्रृंखलालाई बीट मार्नुभन्दा अगाडि आगामी हप्ता नारायण गोपालको पचहत्तरौं जन्म जयन्तीको सन्दर्भ पर्ने हुनाले हामी एक विशेष कार्यक्रम तयार गर्नेछौं यहाँहरूलाई नारायण गोपाल सम्बन्धी लेख्न मन लागेका जान्न मन लागेका बुझ्न मन लागेका कुराहरू हाम्रो फेसबुक वा ट्विटरमा उल्लेख गर्न सक्नुहुनेछ असोज अठार गति नारायण गोपालको जन्मदिन उन्नाइस गते हामी विशेष कार्यक्रम प्रस्तुत गर्नेछौं हस्त आजको अजर अमर गीतहरूबाट प्राविधिक मित्र सशिन्द्र गौतम नेपत्यका सहयोगी सुफल काफ्लेका साथ यो प्रस्तुत प्रकाश हामीलाई पनि विदा दिनुहोस् नमस्कार शुभरात्री कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज